नमस्कार म श्रीधर पौडेल अनि म सजिता हमाल आज शुक्रबार सधैँको बुधबार र शुक्रबार जस्तै आज पनि हामी नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको कथा व्यथा समेटिएको कार्यक्रम शरणार्थी सन्देश लिएर आइपुगेका छौं शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गरी भूटानीहरूलाई नै निर्णय गर्न सक्ने बनाउनु कार्यक्रम शरणार्थी सन्देशको मुख्य उद्देश्य हो शरणार्थीको राय र तर्कलाई नीति निर्मातासम्म र बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं उज्यालो नाइन्टी नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा हामी शरणार्थी समस्या समाधानका लागि भइरहेका पछिल्ला अभियान र समग्र शरणार्थी आन्दोलनका बारेमा शरणार्थीकै अगुवाका धारणा सुन्छौं भुटानी मानवाधिकार कर्मी नेता टेकनाथ रिजालसँग कुराकानी गर्छौ यो कस्तो प्रकारले निका, निकास पाउला कसरी निकास दिने भन्नेपट्टि हामी एकदम चिन्तित भएर बसेको अवस्था छ यसै गरी peoples forum for human right Bhutan PFHRB का संस्थापक सदस्य डीपी काफ्लेसँग पनि शरणार्थी समस्या र समाधानका सेरोफेरोमै रहेर कुराकानी गर्छौ आन्दोलन भनेको बन्दुक पड्काउने मात्रै होइन बाहिर देशलाई कन्भिन्स गराएर भुटानलाई दबाब दिने पनि एउटा आन्दोलन हो भुटानका कुरा शिविरभित्र जस्ता नियमित स्तम्भका साथमा पुनर्वास भएर तेस्रो देश पुगेका शरणार्थीको पत्र पनि छ सबैभन्दा पहिला भुटानी शरणार्थीसँग सम्बन्धित केही खबर शरणार्थी गतिविधि आज कोजाग्रत पूर्णिमा प्रतिपदाका दिन घट स्थापना गरी शुरू भएको यस वर्षको विजया दशमीको बेलुकी घर घरमा महालक्ष्मीको पूजा आराधना गरी विसर्जन गरिँदैछ विजया दशमीको दिनदेखि शुरू भएको टीका र जमरा लगाउने काम आजदेखि पूरा हुन्छ नेपाली संस्कृतिसँग मिल्दा जुल्दा भूटानी शरणार्थीले पनि सम्पन्नता कि देवी महालक्ष्मीको पूजा सहित विजया दशमीको समापन गर्दैछन् महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी को जागेको छ भनी हेर्ने र जसले महालक्ष्मीको पूजा आराधना गरिरहेको छ उसैलाई आशीर्वाद दिई धन धान्यले सम्पन्न गरिदिने धार्मिक विश्वासका कारण राति महालक्ष्मीको पूजा आराधना गरिन्छ यसैबीच पुनर्वास भएर विभिन्न देश पुगेका शरणार्थीले पनि कोजाग्रत पूर्णिमासँगै यस वर्षको विजया दशमीलाई विदाई गर्दैछन् पुनर्वास भएका शरणार्थीले पनि घर परिवारका अलावा सामूहिक रूपमा दशैं मनाएका खबर इमेल मार्फत आइरहेका छन् अस्ट्रेलियाको क्वेस्टल्याण्डमा पुनर्वास भएका भूटानी शरणार्थीले फ्लेक्जिबल लर्निङ सेन्टरमा दुर्गा भवानीको पूजा आजा गर्नुका साथै सामूहिक टीका टाला गरेर दशैं मनाएका छन् कार्यक्रममा युरोपियन अस्ट्रेलियन अफ्रिकन मलेसियन भारतीय लगायत विभिन्न मूलका मानिसहरू सहभागी भएका काइन्स बुटनिज कम्युनिटीका अध्यक्ष प्रहलाद दाहालले इमेल मार्फत जानकारी दिनुभएको छ तिमाई शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव दिल्ली अधिकारी परिवारसहित अमेरिका पुनर्वास हुनुहुने भएको छ पुनर्वासपछि परिवारका छ सदस्य सहित अधिकारी अमेरिकाको मिजिगन राज्यको ग्रेण्ड रेपिड शहरमा बस्नुहुनेछ पुनर्वासका लागि अधिकारी परिवार आज झापाबाट काठमाडौँ आइपुगेको छ सैतिस महिनादेखि तिमाई शरणार्थी शिविर व्यवस्थापन समिति सचिवको जिम्मेवारी सम्हाल्दै आएका अधिकारी घर फिर्ती आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो तर घर फर्किने सम्भावना नदेखिएकाले पुनर्वासमा जान बाध्य भएको अधिकारीले बताउनुभयो पुनर्वास भएपछि पनि घर फिर्तीका लागि सक्दो पहल गर्ने उहाँले बताउनुभयो खुदुनाबारी शरणार्थी शिविरमा रहेका दश जोड़ दुई पढ्ने विद्यार्थीहरूको समस्याका बारेमा सरकारवालाहरूले छलफल गरेका छन् आज भएको अभिभावक विद्यार्थी भेलामा विज्ञान विषय पढ्ने विद्यार्थीलाई सहायता संस्थाले दिने सहयोग अपुग भएको र कतिपय विद्यार्थीले खर्चको दुरूपयोग गरेको बारेमा छलफल भएको छ भेलामा सय बढ़ी सहभागी थिए विद्यार्थीहरूको पढ़ाईका बारेमा गुनासो आएकाले भेला गरिएको खुदुनाबारी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव भानु ढुङ्गानाले बताउनुभयो कारितास नेपालको सहयोगमा कक्षा दशसम्म पढ्ने शरणार्थी विद्यार्थीलाई शरणार्थी शिविरमै पढ्न विद्यालयको व्यवस्था गरिए पनि दश जोड़ दुई पढ्ने विद्यार्थीहरू शरणार्थी शिविर आसपासका विद्यालयमा पढ्छन् उनीहरूलाई पढ़ाईको स्तर हेरेर हरेक विद्यार्थी तीनदेखि चार हजार रूपियाँसम्म दिने गरिएको छ नौ दिने भारत भ्रमणमा रहेका भूटानी राजा जिग्मेखेश्वर नामग्याल भारतीय उच्च अधिकारीहरूसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ बुधबारदेखि शुरू भएको भूटानी राजाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह विदेश मन्त्री एसएम कृष्ण लगायतसँग भेटवार्ता भइसकेको छ भारतीय प्रधानमन्त्रीसँगको भेटमा दुई देश बीचको सम्बन्धलाई मजबूत बनाउने विषयमा समेत छलफल भएको भारतीय अनलाइन टाइम्स अफ इण्डियाले जनाएको छ यसैगरी भूटानी राजाले हिजो भारतको नेशनल डिफेन्स कलेजको स्वर्ण महोत्सवलाई सम्बोधन गर्नुभयो यसैबीच युरोप र एसियाका विभिन्न राष्ट्रको भ्रमणमा रहेका भूटानी प्रधानमन्त्री जिग्मे वाइथिनले स्पेन पुग्नु भएको छ उहाँले हिजो स्पेनको मड्रिडमा भएको एक कार्यक्रममा सम्बोधन गर्नुभएको क्युम्सेले छापेको छ रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै गतिविधि सुनिसकेपछि भुटानी शरणार्थी समस्या शरणार्थी आन्दोलनको वर्तमान अवस्था र भविष्यका अभियानका बारेमा चर्चा गरौं मानव अधिकार र नागरिक स्वतन्त्रताको माग गरेकै आधारमा नेपाली भाषी भुटानीलाई तत्कालीन सत्ताले देशमा बसी टिक्न दिएन नेपाली भाषीलाई निकाल्ने नियतसहित लागू गरिएको नागरिकता प्राप्त गर्ने व्यवस्थालाई आधार मानेर नेपाली भाषीलाई शरणार्थी बनाइयो आफ्नो सबै सम्पत्ति छोडेर शरणार्थी बन्नुपर्दा अन्याय परेको भन्दै शरणार्थीले बितेको झण्डै दुई दशकदेखि गरेको संघर्षले अहिलेसम्म कुनै बाटो पहिल्याउन सकेको छैन पुनर्वासको अभियानमा सहभागी भएर शरणार्थी भटाभट विभिन्न देश पुगेका छनृ शरणार्थी घर फिर्तीका लागि नेतृत्वको निष्क्रियता मुख्य कारक रहेको शरणार्थी समाजकै गुनासो छ यही सन्दर्भमा शरणार्थी अभियान र अबको आन्दोलनका बारेमा साथी गोपाल गर्तौलाले भुटानी मानवाधिकार कर्मी नेता टेकनाथ रिजालसँग कुराकानी गर्नुभएको छ भुटानी आन्दोलनको अवस्था अब के यो प्रश्न अति नै जटिल छ विगत बिस वर्षदेखि एकपट्टि भुटान यो शरणार्थीहरूलाई यता लखेटेर बसिराखेको छ भने भुटानभित्र फेरि प्रजातन्त्र आयो प्रजातन्त्र र मानव अधिकार लागि हामी हामीले बाटो खोलिसकेका छौँ भनेर चाहिँ अब नयाँ सरकार पनि गठन भइसकेको अवस्थामा छ अब त्यहाँ अहिले हालै सार्क पनि भयो तर भुटानले चाहिँ त्यहाँ प्रजातन्त्र आयो भनेको भने तापनि हिजोदेखि संघर्षमा उत्रिएका जसले प्रजातन्त्रको लागि संघर्ष गरे त्यो समूहका कतिजना व्यक्तिहरू झेलमा नै रहिरहेको झेलबाट छुट्न नपाएको अनि यो शरणार्थी सम्बन्धको मुद्दामा भुटानले चाहिँ बोल्नै नचाहेको अवस्थामा फेरि थर्ड कन्ट्रीको समस्या यो बीचमा आइदिएर धेरैजना भुटानीहरू अन्यल अवस्थाबाट ऊ बाहिर निक्लिनका लागि थर्ड कन्ट्री जान लागेको अवस्था भएको हुनाले गर्दा यो समस्या अहिले अलिक जटिल भएर यो कस्तो प्रकारले निकास पाउला कसरी निकास दिने भन्नेपट्टि हामी एकदम चिन्तित भएर बसेको अवस्था छ तर भुटानी आन्दोलनको अबको भविष्य के भुटानी आन्दोलनको अभावको भविष्य भन्ने कुरा चाहिँ विशेष गरी थटकन्टी जुन रिफ्युजीको जुन समस्या थियो रिफ्युजीको समस्यापट्टि भन्दा पनि अब हामी कतिपय भुटानमा प्रजातन्त्र र मानव अधिकारको लागि जो हामी काम गर्दैछौ हामीले चाहिँ अलिकति शरणार्थीपट्टिबाट बिल्कुल शरणार्थीको यो मुद्दालाई बिर्सेर छोडेर होइन भुटानभित्रै पनि भएका जति अन्याय अत्याचारहरू छन् जुन प्रकारले भुटानले नाम फेरि फेरि तिनै व्यक्तिबाट जुन अन्याय अत्याचार हुने काम भइरहेको छ त्यो मुद्दालाई चाहिँ संसार अगाडि अगाडि निकाल्ने र जनतालाई पनि यसको विषयमा जानकारी गराउने भित्रै बसेका मानिसहरूसँग मिलेर हामीले अलिकति भुटानमा प्रजातन्त्र मानवाधिकारलाई काम गर्ने भनेर चाहिँ एउटा नयाँ हामीले कदम अगाडि सालेका छौं र योबाट चाहिँ अलिकति भूटानमा हामीलाई काम गर्न सजिलो हुन्छ र एक दिन भूटानी शरणार्थीहरू पनि यही बाटोबाट फर्किन्छन् भन्ने हामीले आशा लिएका छौं नयाँ कामको शुरूआत भनेको त्यही कार्यगत एकताको कुरा हो चार संगठन बीचको कार्यगत एकता मात्रै भनेर हामी चारजना नेता बसेर अब हामी एक ठाउँ भयौँ अब हामी एक भएर काम गर्छौँ भनेको मात्र त्यसले सीमित रहँदैन हामीले अगाडि गएर धेरै काम गर्नु छ अहिले सबै कुरा मैले यहीँ भनिहाल्ने भने नमिल्ने पनि छन् कति कुरा किनभने अहिले हामी एक भएर भित्र काम गर्ने भनेर हामीले सहमति मात्रै जनाएका छौँ तर हामी फेरि अगाडि बसेर अब यसलाई कसरी अगाडि बढाउने त कुन मुद्दालाई अगाडि बढाउने कुनलाई पछाडि छोड्ने भन्ने कुरा अनि भइहालेको छैन रङथुङ किल्लेजी दिल्लीबाट आउनु भएको छैन अहिले भुटानको राजाको उहाँको दिल्ली सवारपछि मात्रै रङथुङ रङथुङ्केलेजी काठमाडौँ फर्केर आउनुहुन्छ म पनि केही दिनको लागि झापामा यहाँ आएको छु म पनि एउटा फर्किने अनि बसेर हामीले एउटा कार्ययोजना बनाउने हामी उसमा छौँ त्यसपछि निधो हुन्छ दिल्लीमा के रङथुङको दिल्ली भ्रमण र भुटानी राजाको दिल्ली भ्रमण बीच कुनै तारतम्य छ तारतम्यता नहोला तर हामीले चाहिँ जे जति भारतीय कतिपय साथीहरू जसले चाहिँ भुटानी मुभमेन्टको लागि हामीलाई सहयोग गरिआएका छन् जसले हामीलाई सहयोग गर्ने वचन दिएका छन् तिनीहरूका माध्यमबाट कोही न कोही उपायबाट हामीले वा भुटान र भुटानी हामी शरणार्थी बीचमा वार्ताको सम्वाद बाटो कुनै खोलिदिने हुन्थ्यो कि यो यदि सम्वादबाट हुन सक्यो भनेदेखि त फेरि दुनियाँभरको हामीले दुःख गर्ने शरणार्थीको समस्या समाधान गर्नमा अप्ठ्यारो पर्ने ठाउँै छैन त्यसले गर्दा चाहिँ त्यो आएको बेलामा त्यो साथीभाइसँग काम गर्ने उनीहरूलाई लगाउने हेर्ने भन्ने विषयमा हामीले एउटा सोच राखेको हो के कारण कुन कुन अवस्था र घटनाका कारण शरणार्थी स्वदेश फिर्ती हुन नसकेको होला यो सबैभन्दा पहिलो कारक चाहिँ के हुन्छ भने हामी शरणार्थीहरूको माझमा एकता नहुनु यो एक लाख शरणार्थीको बीचमा चालिस पचासवटा संगठन र पोलिटिकल पार्टी खोल्नु नै ठूलो दुर्भाग्य थियो किनभने एउटै मुद्दा एउटै समस्या हामी एकै ठाउँमा बसेका व्यक्ति हामीले एक भएर सधैँ निरन्तर भुटान फर्काउने नारा लिएर हामीले जानुपर्ने थियो त्यो हामीले गर्न सकेनौं अब त्यसको लागि धेरै नै जुन ढिलाइ भयो भुटानीहरू जो भुटानीहरू भुटान फर्किन पाएनन् सकेनन् निशा पाएनन् त्यसको लागि पहिलो दोष त्यसको असक्षम भएकोमा काम गर्न नसकेकामा पहिलो दोष हामी कतिपय नेताहरूमा जान्छ त्यसमा एउटा म पनि पर्छु मैले लिनु पनि पर्छ तर दुर्भाग्य भुटानले खेच्छ भन्दा म निर्वासमा आएँ म यहाँबाट भुटान पक्राउ परिसकेपछि मानिस यता खेदिए दस वर्षसम्म यो मान्छेहरूले दुःख पाइसकेका थिए धेरैजना साथीभाइहरूको हातमा यो मुद्दा परिसकेको थियो दस वर्षपछि म आएँ त्यस टाइममा पनि फेरि कतिजना साथीभाइसँग हामी मिलेर काम गर्न नसकेको अवस्थाले गर्दा पहिलो चाहिँ कारक हो हामी भुटानीहरू एक हुन नसकेर हो दोस्रो चाहिँ भुटान र नेपालको बीचमा जुन वार्ता भयो यो वार्तामा कहिल्यै पनि भुटानले चाहिँ इमान्दारीपूर्वक नेपालसँग वार्ता नगरिदिएको कहिल्यै पनि यी भुटानीहरू शरणार्थीहरूको विषयको श्री सम्पत्ति यिनीहरूको मारेको कुटेको देशबाट खेदेको मुद्दालाई चाहिँ सुन्न भुटानले नचाहिदिएको थपमा भारतले पनि हाम्रो मुद्दा नसुनिदिएको हुनाले गर्दा यो समस्या समाधान हुन नसकेको हो तपाईँहरूको भूमिका के त त्यहाँ भुटान र भारतले सहयोग गर्नुपर्छ भन्ने त जुन भन्नुभयो तर ती दुवै पक्ष तपाईँहरूका लागि दाइना छैन अहिलेसम्म त्यही देखिन्छ घटनाक्रमले त्यहाँ तपाईँहरूको भूमिका के होइन हाम्रो भूमिका भनेको हामी पीडित पक्ष भयौँ धेरैजना समूह जताततै बीसजना तीसजना पचासजना गरेर कराउन नसक्ने अवस्थामा एउटा एउटा नेताले एकजना एकजना स्वयंसेवकले प्रतिनिधित्व गरेर हाम्रो समस्या अहिले यस्तो भएको छ भनेर कराउने बोल्ने मात्रै हो हामी मानव अधिकार कर्मी हौ हामी काहीँ हाई हतियार लिएर गएर त्यहाँ दङ्गा मचाउने बम पड्काउने गोली पड्काउने पक्षमा हामी छौँ हामी भनेको संगठन संगठन गर्ने सम्मेलनमा जाने बोल्ने लेखिदिने हो त्यसमा हामी निरन्तर गरिरहेका छौँ त्यसको थपमा एकपट्टि यो थर्ड कन्ट्री सेटलमेन्टको काम राम्रो नभएको भए तापनि भने एउटा सानो अर्को पाटो के भइदियो भने जुन जुन मुलुकले हिजो शरणार्थीलाई हेऱ्यो जुन जुन मुलुकले विश्वमा मानव अधिकार र प्रजातन्त्रको लागि वकालत गर्दैछन् अनि जुन जुन मुलुकले भुटानलाई सहायता गरेका छन् तिन तिन मुलुकमै गएर जुन जुन मुलुकका मान्छेले चाहिँ भुटानी पक्ष र शरणार्थीको विरोधमा लेख्यो ती मान्छेका अगाडि आज हरेक आँगनमा भुटानी शरणार्थी पुगेको अवस्था भएको हुनाले गर्दा यी बाहिर गएका शरणार्थीहरूको पनि मर्म बुझेर एक दिन विश्व हाम्रो पक्षमा हुन्छ भन्ने हामीले आशा राखेका छौँ उहाँ हुनुहुन्थ्यो भुटानी मानव अधिकार कर्मी नेता टेकनाथ रिजाल भुटानीको अधिकारका लागि भइरहेका क्रियाकलाप र योजनाका बारेमा कुराकानी गर्दै विभिन्न सातवटा शरणार्थी शिविरमा रहेका भुटानीहरू घर फर्कने बारेमा अब के होला भन्ने अन्यलमा बसिरहेका छन् फरक फरक परिवेशमा बसे पनि भूटानी शरणार्थी नेतृत्वले आन्दोलनको विश्लेषण र अबको योजनाको खाका कोरिरहेको दावी गर्छ यसै मिसोमा हामीले शरणार्थीका अगुवा तथा मानव अधिकार कर्मी डीपी काफ्लेसँग पनि कुराकानी गर्ने योजना बनायौं भूटानमा मानव अधिकार र नागरिक स्वतन्त्रताको आवाज बुलन्द गर्ने उद्देश्यसहित सन् उन्नाइस सय उनानब्बेमा निर्वासित अवस्थामै गठित peoples forum for human right Bhutan पीएफएचआरबीका संस्थापक सदस्य तथा महासचिव हुनुहुन्छ डीपी काफ्ले उहाँसँग साथी सावित्रा ढुङ्गानाले भुटानी शरणार्थी आन्दोलन र योजनाबारे गर्नुभएको कुराकानीको सार संक्षेप अबको प्रस्तुतिमा यसपालि दसैँ मनाउनु भयो कि भएन दसैँ हामीले नमनाएको त एक्काइस वर्ष भयो अब टिको लाइँदैन किनभने एउटा प्रतिज्ञा छ जबसम्म हामी स्वदेश फिर्ती भएर सपरिवार जम्मा हुँदैन तबसम्म टिका लाइँदैन भन्ने एउटा प्रण गरेर हामी निस्केका हौँ र दसैँ त्यो दिन आउँछ जुन दिन हामी स्वदेश फर्किन्छौँ र सम्पूर्ण परिवार एक ठाउँमा बस्छौँ तिता मिठा गफहरू मिठा मसिना खाइन्छ त्यो दिन दसैँ कहाँ पुग्यो त तपाईँहरूको घर फर्किने अभियान सुरुवातमा यो पैँतालिसजनाबाट सुरु भएको आन्दोलन हो त्यो चाहिँ के हो भने घर फिर्ती या प्रजातन्त्र भन्ने त्यति बेला हामीलाई के कुरो थाहा थिएन खालि त्यहाँ एउटा अन्याय र अत्याचारको विरुद्धमा हामी लडेका थियौँ रङ हुँदा हुँदै पैँतालिसजनादेखि एकैचोटि बढेर नाइन्टिन नाइन्टी वानमा आएर धेरै एक ठाउँमा भयौँ हाम्रा बुढापाकाले उखान गर्थे एक थुकी सुकी हजार थुकी नदी भनेर उखान गर्थे तर त्यो चाहिँ हाम्रोमा जस्ट अपोजिट भयो किनभने हाम्रोमा एउटा कुरो चाहिँ सबैले स्वीकार्नुपर्छ पोलिटिकल पार्टिजको लिडर्सहरूले या अरू अन्य नेताहरूले एउटा इगो छ हाम्रोमा त्योभन्दा म के कमी म भन्दा त्यो के कमी भन्ने एउटा इगोइजम जबसम्म हाम्रोबाट मनबाट निस्किँदैन तबसम्म चाहिँ यो आन्दोलन संगठित भएर एक रूपता ढङ्गले अघि बढ्नु गाह्रो पनि छ तपाईँहरू आत्मआलोचना पनि गर्नुहुन्छ तर त्यो इगो चाहिँ कहिले सकिन्छ त्यो नसकिएसम्म त घर फर्किने आन्दोलन सफल नहुने कुरा तपाईँहरूलाई थाहै रहेछ त्यो इगोइजम चाहिँ जहिले पनि पसेको हुन्छ किनभने हामीले धेरै मुभमेन्ट नेपाली गोर्खा मुभमेन्ट हेऱ्यौँ पारिपट्टि यी नेपालभित्रै पनि नेपाली मुभमेन्ट हेऱ्यौँ जबसम्म आफ्नो आफ्नो हट त्यागेर चाहिँ यहाँ पनि एकता भएन तबसम्म यहाँ पनि प्रजातन्त्र आएको होइन छ्यालिस सालदेखि यता त हामीले देखेका छौँ बिसिडिआरदेखि लिएर अहिले बिएमएससीसम्म हुँदा कतिवटा सङ्गठन त हाम्रो एकताको संगठन भयो तर त्यो एकताको संगठन चाहिँ सफल हुन सकेको छैन यहाँ विभिन्न कारणहरू छन् विभिन्न व्यक्तिहरूले खेलवाड गरिरहेका छन् विभिन्न बाह्य शक्तिहरूले चाहिँ यता तानेर उता तान्ने भएको कारणले पनि जबसम्म यो रोकिँदैन र भुटानभित्रै चाहिँ मुभमेन्ट सञ्चालन हुँदैन तबसम्म यो एकता हुन्छ भन्ने पनि मलाई चाहिँ विश्वास छैन आन्दोलनको नेतृत्व गर्नेहरू नै अनुलमा परेका पो हुन् कि तपाईँलाई के लाग्छ अब त्यो भन्नुभन्दा पनि अहिले के छ भने मुभमेन्ट धेरै स्ल्याक भएको छ हेर्नुहोस् किनभने नाइन्टीमा धेरै चम्केको त्यहाँदेखि आएर नाइन्टी सिक्ससम्म फेरि थस्केको थियो नाइन्टी सिक्समा अलिकति बढ्यो त्यहाँदेखि आएर टु थाउजन्ड थ्री फोरतिर विभिन्न कार्यक्रमहरू भयो त्यहाँदेखि यो टु थाउजन्ड एटदेखि यो थर्ड कन्ट्री सेटलमेन्टको कुराहरू आए अनि यो मुभमेन्टलाई कहाँ कहाँ डिस्टर्ब डिस्टर्ब डिस्टर्ब हुँदै हुँदै पनि जे होस् एउटा जीवित चाहिँ छ अब भोलि गएर यो मर्ने हो कि बाँच्ने हो त्यो चाहिँ पोलिटिकल पार्टिजहरूको हातमा पनि हुन्छ सैद्धान्तिक लडाईँ र वैचारिक लडाईँको समय होइन भुटान फिर्ती कसरी हुन सक्छ र समस्त जनता कसरी भित्र लानुपर्छ भन्ने चाहिँ एकबद्ध भएर चाहिँ भित्र सङ्घर्ष गर्नु हो भने यो आन्दोलनले अलिकति नयाँ मोड लिन्छ खोइ त अहिलेसम्म भएका आन्दोलन सफल भएनन् तपाईँहरू आन्दोलन गर्नेहरूको संख्या दिन प्रतिदिन घट्दैछ आन्दोलन अघि बढ्दैन भन्ने चाहिँ कुरो पटक्कै म विश्वास गर्दिनँ किनभने जबसम्म दुईजना चारजनासम्म रहन्छ तबसम्म आन्दोलन हुन्छ आन्दोलन भनेको बन्दुक पड्काउने मात्रै होइन बाहिर देशलाई कन्भिन्स गराएर भुटानलाई दबाब दिने पनि एउटा आन्दोलन हो अब अहिले जुन तपाईँले प्रश्न गर्नुभयो हो हामी कतिपय तितरबितर भएका छौं तर पनि तितरबितर भए तापनि बाहिर बस्ने साथीहरूले पनि आन्दोलन सुरु भएरै भन्दा उनीहरूको तन मन धनले सहयोग गर्दैनन् होला जस्तो मलाई चाहिँ लाग्दैन र म त्यसमा विश्वस्त पनि छैन हामी तितर बितर भए तापनि मन हाम्रो एक ठाउँ भयो भने म चाहिँ के भन्छु भने यो आन्दोलन हुन्छ अझै पनि मलाई विश्वास छ अबको पाँच महिनापछि त शरणार्थी तेस्रो देश पुनर्वास हुन थालेको दुई पुगेर पनि तीन वर्ष लाग्छ यो दुई तीन वर्षको समयमा शरणार्थी नेताहरूले के गरे कसले के गर्ने यहाँ होस्टेज बनाएर रेफ्युजीलाई होस्टेज बनाएर राख्नुको कुनै अर्थ पनि छैन जस्तै अघि पनि मैले भने बाहिर गए तापनि उनीहरूले प्रोग्राम हेरेर र भुटानमा आन्दोलन कसैले छेड्छ भने त्यो आन्दोलनको स्वरूप हेरेर सहयोग गरिदियो भने त्यो पनि एउटा ठुलो उयो हो र कोही जान्छ नजा भनेर रोक्नु चाहिँ के म सक्षम छु र यत्रो मान्छे पाल्ने म सक्षम छुइनँ त्यसकारणले आफ्नो अधिकार आफ्नो भविष्य रोज्ने जिम्मेवारी आफ्नो दायित्व हो त्यो चाहिँ अब नेताहरूले यो के भने प्रोग्राम दिनु सक्नु पर्थ्यो र मान्छे रहन्थे यहाँ त केही पनि भएन न भुटानमा कुनै कार्यक्रम भयो न यहाँ बसेर रासिन घटाएको घटाइछ काटेको काटेछ त्यो कति दिन खपेर बस्नु त्योभन्दा राम्रो चाहिँ हामीले त्यो रोज्यौँ यो विकल्प रोज्यौँ भनेर उनीहरू गए मेरो कुनै विस्मत छैन एक लाख बढी तपाईँहरू एकै ठाउँ हुँदा त सफल नभएको आन्दोलन फेरि कसरी अगाडि बढ्ला तपाईँलाई एउटा उदाहरण दिउँ म एकजना लामा मार्यो भुटानमा गोमसन कर्म भन्नेलाई मार्यो आजभन्दा बाह्र वर्ष अगाडि तर त्यो गोमसन कर्म धेरै जन्मेका छन् भुटानमा प्रजातन्त्र चाहिन्छ मानवाधिकार चाहिन्छ भन्ने गोमसन कर्महरू धेरै जन्मेका छन् जबसम्म भित्रका साथीहरू कन्भिन्स भएर स्ट्रिटमा आउँदैनन् सडकमा आउँदैनन् तबसम्म कुनै शान्तिपूर्ण आन्दोलन सफल हुँदैन साथीहरू धेरै बाहिर गइसकेका छन् पोलिटिकल पार्टिजहरू अहिले फर्केर हेर्नु भने धेरै रित्तो भइसकेका छन् कोही त तीन चारजना मात्रै छन् एउटा पोलिटिकल पार्टी खोलेर बसेका छन् उहाँ हुनुहुन्थ्यो peoples forum for human right भुटानका संस्थापक सदस्य तथा महासचिव डीपी काफले शरणार्थी आन्दोलनको अवस्था र योजनाबारे कुराकानी गर्दै कुरा विचार उज्यालो नाइन्टी नेटवर्क तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्दै हुनुहुन्छ भुटानी शरणार्थी समस्या र समाधानका उपायबारे केन्द्रित यो कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो नाइन्टी नेटवर्कबाट सुन्दै हुनुहुन्छ यसका साथै पूर्वाञ्चलका एफएम मेची ट्युन छ्यानब्बे दशमलव आठ मेचीनगर कञ्चनजङ्घा एफएम बयानब्बे दशमलव छ बिर्तामोड सप्तरङ्गी एफएम एक सय एक दशमलव छ दमक र सप्तकोशी एफएम नब्बे मेगा हर्ज सुनसरीबाट पनि कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ यतिन्जेल हामीले शरणार्थी आन्दोलनको अवस्थाबारे भुटानी नेताहरू टेकनाथ रिजाल र डीपी काफ्लेसँग कुराकानी गर्यौं अब भुटानका बारेमा तथा भुटानीहरू शरणार्थी बन्नु पर्नाको कारणबारे थाहा पाउन एकजना शरणार्थीलाई भेटौं म अहिले गोलदाब शरणार्थी शिविरको सेक्टर सी दुईमा आइपुगेको छु एकजना वृद्ध शरणार्थी हुनुहुन्छ अब उहाँसँग कुरा गरौँ यहाँको नाम के हो Omana Dhungana Goldhap sector C two hut number पचहत्तरमा बसोबासो गरिँदैछ कति वर्षको हुनुभयो अहिले सठी वर्षको भइयो कहाँ भुटानको तपाईँको ठाउँ भुटान चाहिँ मेरो सोह्र सत्र वर्षभरि चाहिँ दोर्खै बसियो त्यहाँदेखि चाहिँ अनिखेर विदेश लागियो विदेश लागेपछि अनि त्यत्तिकै कहाँ कहाँ रङ्गालिँदै रङ्गालिँदै अनि पछाडि यो जियोलोजिकल सर्वेमा काममा लाग्यो उन्चालिस सालमा चाहिँ गेलेफुमा जग्गा किनेर अनिखेर उन्चालिस सालदेखि चाहिँ गेलेफुमा भोग दखल गर्दै गर्दै बस सुबासो गरिएको थियो कस्तो कस्तो काम गर्नु पर्थ्यो पहिला पहिला चाहिँ अब यस्तो लाइन खन्ने खाल्टा खन्ने त्यहाँ के छ कसो छ त्यो जिनिसहरू हेर्ने अनि निकाल्ने हेर्ने चाहिँ अब जियोलोजिस्टहरू हुन्थे ठुल्ठुला अब मान्छेहरू तिनीहरूले हेर्थे हामीहरूलाई चाहिँ अब खन्न लाउँथे अनि पछाडि पछाडि चाहिँ अब अलिकति विश्वास पनि भइयो होला अलिक कामले काम सिकाएर पनि होला लो तिमी त डिलमा जानु अब डिलिङमा जानुपर्छ भनेर डिलिङमा पठायो डिलिङमा गएपछि अनि चारवटा मिसिन एकैखेप आए पारुमा अनि ती चारवटा मेसिन आउँदाखेरि अपरेटर नभएपछि चाहिँ डिलमा पठाइदियो पहिले गुम्टुमा गरियो गुम्टुदेखि अनिखेर पारु हा त्यता हुँदो घुम्दै घुम्दै घुम्दै घुम्दै अनि पछाडि जब मैले छोड्ने बेलामा चाहिँ काला पहाड भन्थ्यो गुवाङको माथि चाँप खर्क पनि भन्थे त्यहाँ हामीहरू बसोबासो गरेको ठाउँमा चाहिँ इन्डिया सरकारले नि हामीहरूलाई चाहिँ अब वेतनहरू दिँदा ओर्दा इन्डिया सरकारले दिन्थ्यो भुटान सरकारलाई त उयो एउटा कास्टम बुझाउनु पर्ने मात्रै हो त्यसो भए भुटानभित्र पनि भारत सरकारले सरकारी रूपमै काम गर्थ्यो सरकारी रूपमा गर्थ्यो उसले भारत ले चाहिँ अब ठिकामा लिएको रहेछ क्यारे त्यो ठिकामा लिएकाले गर्दाखेरि हामीहरूलाई चाहिँ भारत सरकारले लगाउँथ्यो खानीभित्रबाट के कस्ता चिजहरू समेत निस्किन्थ्यो अथवा के पत्ता लाग्थ्यो त्यो काम गरेर अब यो फलाम भयो ताँबो भयो पित्तल भयो सुन भयो यस्तै यस्तै जिनिसहरू निक्लिन्थ्यो त्यसमा अब पत्ता लगाएर केमिकलहरू लगायो अनि त्यसलाई छानो बनायो तर धेरै परिश्रम गर्नुपर्छ त्यो बनाउँदाखेरि अब सोलिड सोलिड निक्लिने होइन एक केजीलाई चार भागा गर्दाखेरि चार पावा हुन्छ चार पावालाई पनि फेरि चार भागा गरेर त्यस्तै किसिमले अनिखेर घटाउँदै घटाउँदै ल्यायो अनि त्यसलाई छानो केमिकल लगायो रिफाइन गरो त्यस पछाडि यहाँनिर कलकत्ता पुर्याएर पनि धेरै खेपमा मात्रै त्यो जिनिस बनिएर आउँथ्यो त्यहाँ त्यस्तो खानी पनि थियो कि भुटानभित्र भुटानभित्र सबै खानी चाहिँ सबै छ नभएको चाहिँ होइन तर गरेर सक्नु चाहिँ पर्छ निकाल्न त्यस्तो जागिर समेत खानु भएको रहेछ अनि त्यस्तो ठाउँ के कसरी छोडेर हिँड्नु पर्यो त पछि चाहिँ अब त्यो ठाउँ छोड्न त बाध्यताले छोडियो भनौँ न अब हामी त नहिँड्ने नि भएर बसेकै थियौँ सबै अब इष्टमित्र छरछिमेकीहरू पनि सबैबाट लागे कोही नभएर पनि चार दिन चाहिँ बसियो त्यति बेला चाहिँ यहाँनिर सोचियो पछाडि चाहिँ अब मर्दा पनि मान्छे चाहिने रहेछ पर्दा पनि मान्छे चाहिने रहेछ अब एक्लो जीवानी यहाँ बसेर के गर्ने र मेरो कुस यो जङ्गलमा एकतिरको अब रात दिनको आर्मी पुलिसहरूले त कहिले जान्छस् के गर्छस् किन जाँदैनस् अब सबै गइसकेहरू भन्छन् अर्कातिर अब आफूले सम्झ्यो कोही छैन छरछिमेकीहरू अनि त्यत्तिकै अठार गते असारमा घर छोडेर हिँड्यो निरोधार पानीमा बालख अपङ्गा छोराछोरी बोकेर अब शरणार्थीको शिव जाँगर तथा प्रतिभाको कुरा गर्ने पालो शरणार्थी शिविरको अभाव र अनिश्चयमा पनि कति शरणार्थीसँग अनेक थरी प्रतिभा छ शिव जाँगर र प्रतिभा भएका शरणार्थीलाई भेट्न हामी पनि एकैछिन शरणार्थी शिविरतिरै लागौं गोलाब शरणार्थी शिविरको शिविर पस्ने मुखैमा एउटा चिया चमेना पसल छ म यो पसलभित्र पसिसकेँ एकजना दिदी उहाँसँग कुरा गरौँ के नाम दिदी यहाँको Tulasa Dhakal two hut number छब्बिस अनि अहिले यहाँ क्यान्टिनमा अब के के बनाउँदैछु निम्कीहरू सिङ्गडाहरू अनि यस्तै के के के के यहीँको मान्छेले खान्छन् त्यही बनाउँदैछु यो चाहिँ के हो अहिले यो सेतो सेतो पाकिरहेको छ नि कराईमा उम्लिरहेको छ नि हजुर यो चाहिँ निम्की हो यो निम्की यहाँको मान्छेले खोज्छन् अनि त्यही भएर बनाउनु लागेको तपाईँको क्यान्टिनमा के के पाक्छ जस्तो यहाँ अब सिङ्गडा देखिरहेको छु आरीमा एक आरी सिङ्गडा छ अनि यो निम्की भन्नुभयो निम्की उम्लिरहेको छ अरू के के पाइन्छ यहाँ अरू थुक्पा बन्छ आज सन्डेको दिन भएर नबनाएको नभए सोमबारदेखि शुक्रबारसम्म चाहिँ थुक्पा हुन्छ चाउमिन हुन्छ सिङ्गडा निम्की खाना रोटी यति भन्छ यहाँ स्टाफहरूले आएर पनि खानुहुन्छ अनि यति कुरा चाहिँ यहाँ भन्छ त्यो बाहेक किराना सामान पनि छ नि छेउको ऱ्याकमा यो तपाईँको चाउचाउहरू राख्नु भएको छ बिस्कुट अनि अरू सामानहरू पनि छ नि त्यहाँ जुलेबी पनि देखिरहेको छु ऱ्याकमा यस्तो पनि बनाउनुहुन्छ हजुर बनाउँछु कोही कोही बेला अब यहाँ माग हुन्छ जुलपीको अब कोही एक दुई किलो लाने त्यस्तो लाने हुँदा जुलपी बनाउँछु खुरमा बनाउँछु किराना सामानहरू चाहिँ कहाँ कहाँबाट ल्याउनुहुन्छ कोही बिर्तामोडबाट ल्याउँछु कोही नक्सलबाट ल्याउँछु कोही पानी ट्याङ्कीबाट ल्याउँछु त्यसरी चलाइरहेको छौँ कोही बेला नक्सल यहाँ गारामुनिबाट पनि ल्याउँछु होलसेलबाट कति जति लगानी गरेर यो क्यान्टिन चलाउन थाल्नु भएको हो यहाँले पहिला त कमसेकम पच्चिस हजार जस्तो लाग्यो पहिला यो किन्दा पन्ध्र हजार लाग्यो त्यहाँबाट दस हजार बाह्र हजारको सामानहरू यताउता गऱ्यौँ त्यहाँबाट सुरु गरेको अलिअलि यसो हुन्छ अब हाम्रो परिवारमा कसैको रासिन छैन होइन यसैबाट खान ओर्न हुँदैछ अलिअलि त्यही खाना चाहिँ हुन्छ यसबाट तपाईँहरूको परिवार के दर्ता नभएको हो कि के भएको हजुर दर्ता छुटेको भन्दा पनि फोटो चाहिँ गरेको छौँ सेन्सेस छैन फोटो खिचेको छौँ आमाहरूको छ देवरहरूको छ सबैको छ अरू फ्यामिलीमा कतिको बिक्छ दिनमा दिनमा यस्तै हजार बाह्र सय पन्ध्र सयसम्म बिक्छ पाँच सौ आठ सौसम्म हुन्छ सेटरडे सन्डे अरू दिन चाहिँ हजार बाह्र सय पन्ध्र सयसम्म हुन्छ मान्नुहोस् न तपाईँको हजारै बिक्री भएछ भने कति जति नाफा बस्छ होला सरदरमा पन्ध्र सय हुँदाखेरि पाँच सौ जस्तो बस्छ भनौँ न दिनमा हजुर दिनमा हुन्छ त्यति अनि परिवार कत्रो छ तपाईँको परिवार तिनजना नानीहरू हो दुईजना बाबुआमा पाँचजनाको परिवार हो जोस पालिन परिवारमा यसो साँझ बिहान हातमुख जोड्न चाहिँ यसैले सघाइराखेको छ हजुर यसैले सघाइराखेको छ अब भने पुनर्वास भएर अमेरिकाको टेक्सास पुगेका एकजना शरणार्थीले पठाएको पत्रको पालो तिमाई शरणार्थी शिविर सेक्टर डी तीन छाप्रो नम्बर एक सय चारबाट अमेरिकाको टेक्सास सान एन्टोनियोमा पुनर्वास भएका दलबहादुर गुरूङले हामीलाई इमेल पठाउनु भएको छ उहाँले लेख्नु भए अनुसार उहाँ गएको वर्ष सेप्टेम्बर चार तारीकमा बाबा आमासँगै अमेरिका पुनर्वास हुनुभएको हो अमेरिका पुगेपछि आफूलाई निकै खुशी लागेको उहाँले लेख्नु भएको छ उहाँले अमेरिकाको आफ्नो जीवनशैलीका बारेमा पनि लेख्नु भएको छ मेरा बाबाआमा अंग्रेजी भाषा सिकिरहनु भएको छ भने म चाहिँ हप्ताको पाँच दिन एउटा कम्पनीमा काम गरिरहेको छु म आँखा देख्न सक्दिनँ तर काम गरेर कमाई गर्न सक्छु त्यसैले मलाई निकै गर्व लागिरहेको छ त्यति मात्र होइन म कम्प्युटर र कम्प्युटरमा इमेल इन्टरनेट चलाउन पनि सक्छु यो इमेल पनि म आफैले लेखेको हुँ मेरो कम्प्युटरमा स्क्रिन रिडर राखिएको छ जसको माध्यमबाट मलाई यी सबै काम गर्न सम्भव भएको हो दलबहादुर गुरूङले पुनर्वासका कारण आफ्नो जीवन राम्रो भएको र राम्रो अवसर पाएको पनि लेख्नु भएको छ उहाँले तेस्रो देश पुनर्वास हुन चाहने शरणार्थीलाई अंग्रेजी भाषा सिक्न सल्लाह दिनुभएको छ अनि शरणार्थी विद्यार्थीहरूलाई राम्रोसँग पढ्न पनि सुझाउनु भएको छ उहाँले टिमाई शरणार्थी शिविर सेक्टर ए दुईमा रहेकी दिदी र दलबहादुर गुरूङ भनेर चिन्ने सबैलाई धेरै सम्झना भन्नुभएको छ अमेरिकाको टेक्सास राज्यबाट इमेल पठाउनु भएकोमा दलबहादुर गुरूङलाई धेरै धन्यवाद अब आफ्नै बारेमा केही कुरा बितेको नौ महिनादेखि शरणार्थी सन्देशमा काम गर्दै आएकी सहकर्मी टिका लामिछाने विशेष कारणवश विदा भएको छ कार्यक्रममा शुरूका दुई वर्ष सहकार्य गरेर विदा भएकी संचारकर्मी सावित्रा ढुङ्गाना फेरि हाम्रो टिममा फर्कनु भएको छ टिका लामिछानेले बितेको नौ महिनासम्म गर्नुभएको योगदानको कदर गर्दै उहाँको प्रगतिको कामना अनि सहकर्मी सावित्रा ढुङ्गानालाई फेरि एकचोटि हाम्रो स्वागत उज्यालो नाइन्टी नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो नाइन्टी नेटवर्कको इन्टरनेट ठेगाना डब्लूडब्लूडब्लू मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईँसँग इमेल सुविधा छ भने INFO at UNN dot com dot एनपीमा इमेल पनि गर्न सक्नुहुन्छ यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ आउँदो बुधबार बेलुकी साढे छ बजे भुटानी शरणार्थी समस्या र समाधानका उपाय बारे शरणार्थीकै आवाज र तर्क सहित फेरि आउँछौ बस्नुहोला अवस्था शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजबहाग शारदा देवकोटा सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विधा माग्छु नमस्कार